भएको छ आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ र अनुप सुनचाँदी पसलले आजको कार्यक्रमसँग सहकार्य गरेको छ यसको बारेमा पनि मैले तपाईँलाई जानकारी गराउनै पर्छ तपाईँलाई ग्रहदशा राष्ट्रिय सरकार रत्नहरू त्यस्तै गरी आकर्षक डिजाइनका सुनचाँदीका गरगहना कम्प्युटर प्रणालीद्वारा नातुल गर्ने ठाउँको खोजीमा हुनुहुन्छ भनेदेखि तपाईँले सम्झिनुपर्छ अनुप सुनचाँदी पसललाई जुन नयाँ रोड पर्सामा रहेको छ प्रोपाइटर हुनुहुन्छ अनुप लामी छाने मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न बिस नौ सय असीमा तपाईँले फोन गरेर अझ धेरै जानकारी लिनुहोला अझ धेरै बुझ्नुहोला र तपाईँ अवश्य आफै जानुहोला एकपटक सजिलै चिन्नुहुनेछ पक्कै पनि अनुप सञ्चारी पसल जुन नयाँ रोड पर्सामा रहेको छ र यति बेला पनि अर्पण समर्पणको श्रृङ्खलामा कोही साथी आइसक्नुभयो राजको इसारा पाइसकेका छु मैले म उहाँलाई स्वागत गर्छु नमस्कार जिन्दगीको यो बाटोमा कुरै तिमीलाई तिमी आउँछौ भने जिन्दगीको ढोका खोले तिमी बस्छौ भने हजुर नमस्कार दिदी हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर दाखानेबाट सुशील प्रजा दाखानेबाट सुशील प्रजा प्रजा सुशीलजी हजुर के छ तपाईँको हालखबर एकदम ठाक छ भन्नु पर्यो भावना सुनाउनु भएको जस्तो लागेको थियो तर सानो सानो स्वरले सुनाउनु भयो है हजुर हजुर हजुर राम्रो थियो अनि के गर्नुहुन्छ सुशीलजीले पढाइको सिलसिलामा दिदी पढाइको सिलसिलामा कहाँ पुऱ्याउनु भयो पढाए नाइनमा नाइनमा कस्तो छ पढाइ ठिक ठिकै छ भन्नु पर्यो दिदी ठिक ठिकै छ ठिकलाई ठिक बनाउनुहोस् अझ राम्रो बनाउनुहोस् उत्तम अति उत्तम बनाउनुहोस् है अनि आज अर्पण समर्पणमा आउनु भएको छ कसलाई सम्झिन मन लाग्यो विशेष गरी अर्पण होल युनिटको लागि हजुर अनि मेरो घर परिवारको लागि अनि बस्नु हुने मेरा साथीहरूको लागि र मेरा स्कुलका साथीहरूलाई र मलाई सुशील भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि हुन्छ सुशील कार्यक्रममा आउनुभयो खुसी लागि राम्रोसँग पढ्नु होला हामीलाई पनि सम्झिँदै गर्नु होला है ल नमस्कार नमस्कार सुशीलजी आउनु भएको थियो यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा अर्को साथी पनि आइसक्नु भयो अरे राजुले त्यस्तै इसारा गरिराख्नु भएको छ म उहाँलाई पनि कार्यक्रममा स्वागत गर्छु नमस्कार हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ म कोराङबाट नमस्कार खोराकबाट मुस्कान मुस्कानजी के छ तपाईँको हालखबर सबै ठिक छ नि हजुरको हाम्रो पनि एकदम ठिकठाक छ खाजा खानु भयो कि खानु भएको छैन भइसक्यो हाम्रो अनि हजुरको भयो कि भएन भएको छैन कार्यक्रम सकिए पछाडि हुन्छ है अनि मुस्कानजी एउटा निकै नै मिठो आवाज हामी तपाईँको माझमा राख्छौँ भन्नुहोस् कसलाई सम्झिने सर्वप्रथम हजुरलाई धन्यवाद टेक्निसियन दादालाई अनि अर्पण हलिनेहरूलाई अनि घर परिवारलाई अनि साथीहरूलाई अनि मुस्कानलाई भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई हुन्छ मुस्कानजी कार्यक्रममा आउनुको खुसी लाग्यो आउँदै गर्नुलाई यसरी नै माया गरिराख्नुहोस् है ल नमस्कार नमस्कार मुस्कानजी आउनु भएको थियो यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा अर्को साथी पनि आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु त्यस पछाडि भने हामी एउटा मिठो आवाज तपाईँको माझमा राख्नेछौँ कोही साथी हुनुहुन्छ नमस्कार हजुर नमस्कार दिदी कहाँबाट को बोल्दै हुनुहुन्छ म रोशनी तामाङ दाखानीबाट रोशनी तामाङ दाखानीबाट है हजुर अनि रोशनीजी हजुर के छ तपाईँको हालखबर एकदम ठिक छु के गर्नुहुन्छ नि म पढ्दैछु दिदी पढ्दै हुनुहुन्छ कहाँ पुऱ्याउनु भयो पढाइ अहिले एक्जाम दिँदैछु एहे एक्जाम दिँदै हुनुहुन्छ है हजुर कतिवटा भयो भर्खर एउटा भयो होला क्यारे हजुर एउटा कस्तो भयो ठिक ठिकै भयो अब बाँकी चाहिँ एकदम राम्रो होस् तपाईँलाई शुभकामना छ मेरो है अनि आज अर्पण समर्पणमा आउनु भएको छ कसलाई सम्झिनुहुन्छ त्यति बेला अर्पण समर्पणको श्रृङ्खलामा हुनुहुन्छ तपाईँ तपाईँसँग कुराकानी हामी गर्नेछौँ एकैछिन पछाडि अनुप सुनचाँदी पसलले आजको कार्यक्रमसँग सहकार्य गरेको छ एउटा मिठो आवाज तपाईँको माझमा राख्न चाहन्छु मैले अगाडिदेखि नै उद्घोष गरिराखेका थिएँ तपाईँको माझमा राख्छु सत्यराज अनि सुरप्राज आचार्यको सुमधुर सुरमा रहेको गीत निकै नै परमेश्वर गीत छ जिन्दगी हो यस्तै छ छ जिन्दगी यो यस्तै छ किस्ता बन्दे सहुको ऋण तिरे जस्तै छ जिन्दगी यो यस्तै छ किस्ता बन्दे सहुको ऋण तिरे जस्तै छ जिन्दगी यो यस्तै छ चित्त दुखला भर्यो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 व्यवसाय भएको ठाउँको खोजीमा हुनुहुन्छ भने तपाईँले सम्झिनुहोला अनुप सुनचाँदी पसललाई जुन नयाँ रोड पर्सामा रहेको छ प्रोभाइडर हुनुहुन्छ अनुप लामिछाले मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न बिस नौ सय असीमा तपाईँले फोन गरेर अझै विस्तृत रूपमा जानकारी पनि लिन सक्नुहुनेछ र यति बेला अर्पण समर्पणको श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु हजुर नमस्कार को बोल्दै हुनुहुन्छ हजुर ओहो आवाजै आउन कति गाह्रो मानेको छ किन हो के भन्नुभयो अरे उहाँसँग हामी राम्रोसँग कुराकानी गर्न सकेनौँ अलिकति फोनमा पनि समस्या आइरहेको थियो कोही साथी फेरि हुनुहुन्छ अरे लाइनमा म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो हेलो कोही साथी हुनुहुन्छ लाइनमा म उहाँसँग कुराकानी गर्छु तर एकैछिन पछाडि त्योभन्दा पहिले तपाईँलाई जानकारी गराउँछु आजको अर्पण समर्पणको श्रृङ्खलासँग सहकार्य गरेको अनुप सुनसादी पसलको बारेमा यो विवाहको समयमा विशेष गरी तपाईँलाई सुनचाँदीका गरगहनाहरूको आवश्यकता पक्कै पनि परेको छ कहाँ गएर खोज्ने होला अलिकति सुपथ मूल्यमा अलिकति आकर्षक डिजाइनका नयाँ नयाँ डिजाइनका सुजातिका गरगहना कहाँ पाइन्छ होला भनेर दुविधामा पनि पर्नु भएको छ होला यदि त्यस्तो छ भने चाहिँ तपाईँले नबिर्सनुहोस् अनुप सञ्चारी पसललाई जुन नयाँ रोड पर्सामा रहेको छ यति बेला भने कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर दि नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ म कोराकबाट शान्ति लामा कोराकबाट शान्ति लामा शान्तिजी हजुर दि खाजा खानुभयो कि खानु भएको छैन खाना भइसक्यो दिदी खाजा नि खाजा भएको छैन खाजा चाहिँ भएको छैन है हजुर ल ठिक छ समय पनि हुँदै हुँदैछ खाने बेला पनि हुन्छ नि है हजुर हजुरको भयो मेरो पनि भएको छैन सँगसँगै हुन्छ जस्तो छ शान्तिजीको र मेरो है अनि शान्तिजी आज कसलाई सम्झिन मन लाग्यो अर्पण समर्पण मार्फत सर्वप्रथम हजुरलाई धन्यवाद अनि टेक्निसियन दादाको लागि अनि लोतरमा हुनुभएको मेरो मम्मी दाई भाउजूहरूको लागि अनि यहाँ मेरो घर परिवारको लागि अनि मलाई शान्ति लामा भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि र मेरो बहिनी पार्वतीको लागि हुन्छ कार्यक्रममा आउनुभयो शान्तिजी फेरि फेरि पनि आउनुहोला यो मायाको सिलसिला सधैँ यस्तै बनाइराख्नुहोस् है ल नमस्कार नमस्ते शान्तिजी आउनु भएको थियो यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा अर्को साथी पनि आइसक्नुभयो अरे म उहाँलाई पनि स्वागत गर्छु नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म नेपालीदेखि अनिल रिमाला सफल अनिल रिमाल असफल असफल किन थप्नु भयो फेरि असफल किन थप्नु भयो अनिलजी असफलै भयो दिदी सबै हार खानु भएन नि जिन्दगीदेखि यति छिटो हरेस खानु कहाँ हुन्छ त नि हुन्छ र हो के दिदी हार पनि असफल हुन अनि हाम्रो अनिलजीले अहिले एसएलसी दिएर बस्नु भएको है हजुर एसएलसी दिएर बस्नु भएको होइन ओहो मेरो आवाज बुझ्नु भएको छैन हजुर अनि एक्जाम दिएर बस्नु भएको छ है हजुर एक्जाम दिएर बसेको अनि रिजल्ट आएको छैन पहिले के असफल भनिदिनु भएको त है हजुर त्यही हो ल ठिकै छ त्यस्तो नाम चाहिँ पछाडि नराख्नुहोस् अलिकति सुहाउँदैन कि है अनि अनिलजी हजुर आज अर्पण समर्पण मार्फत कहाँ कसलाई सम्झिने तपाईँलाई धन्यवाद टेक्निसियन दादालाई मेरो घर परिवारलाई हजुर अनिल रिमाल भनेर चिने नचिने सम्पूर्णलाई हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले पनि तपाईँबाट छुट्टिन्छु नमस्कार अनिलजी आउनु भएको थिए यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा हामी एउटा सुमधुर साङ्गीतिक आवाज तपाईँको माझमा राख्न चाहन्छौँ सौगात सहायरको स्वर हो नजलाओ व्यर्थी छाती कसैको यादमा कसैको यादमा जलाऊ व्यर्थ छाती कसैको यादमा नजलाऊ व्यर्थ छाती कसैको यादमा रात गए दिन खुल्छ एउटा छ रे अर्को फुल छ किन एक्लै रोइरहन्छौ तिम्रो लागि रुने कुन छ किन एक्लै रोइरहन्छौ तिम्रो लागि रुने कुन छ नजलाउ व्यर्थै कसै कसैको यादमा Hey! समाई लाख बिन्ती गरा ढुङ्गा हो त्यो उसको मन फुट छ बरु पग्लिँदैन पाओ समाई लाख बिन्ती गर ढुङ्गा हो त्यो उसको मन फुट छ बरु पग्लिँदैन माया त तोहरो हुनु छ कहिल्यै रोटी पनि त पाक्दैन व्यर्थ किन टोलाइरहन्छौ उसकै निम्ति मर्छु भन्छौ किन पल पल मारिरहन्छौ तिम्रो लागि मर्ने कुन्छ किन पल पल मारिरहन्छौ तिम्रो लागि मर्ने कुन छ नजलाउ व्यर्थै छाती कसैको याद गरे, उसको नजरमा मेरो माया को धूलो नै भयो नजलाओ व्यर्थै साथी कसैको यादमा निकै नै सुमधुर आवाज तपाईँले सुनिसक्नु भएको छ समर्पणको श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ अनुप सुनसादी पसलले आजको कार्यक्रमसँग सहकार्य गरेको छ मैले तपाईँलाई जानकारी पनि गरेर राखेको छु आकर्षक डिजाइनका सुनसादीका गहना चाहिएको छ राष्ट्रिय रत्नहरू कम्प्युटर प्रणालीद्वारा नाप्तुल गर्ने ठाउँको खोजीमा हुनुहुन्छ भनेदेखि तपाईँले सम्झिनै पर्छ अनुप सुनसादी पसललाई जुन नयाँ रोड पर्सामा रहेको छ प्रोप्राइटर हुनुहुन्छ अनुप लामी छाने मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न बिस नौ सय अस्सीमा तपाईँले फोन गर्नुहोस् र अझ धेरै जानकारी लिनुहोस् र यस्तै आकर्षक डिजाइनका सुनचाँदीका गरगहना तपाईँलाई चाहिएको छ खोजिराख्नु भएको छ अलिकति सुपथ मूल्यमा आकर्षक गहना भेट्नु भएको छैन भने तपाईँले होला अनुप सुनचाँदी पसललाई र यति बेला पनि अर्पण समर्पणको श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो दिदी नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ माधवपुरदेखि अमृत अनि अमृतजी के छ तपाईँको हाल एकदम छ दिदी छ हाम्रो पनि एकदम ठिकठाक छ अमृतजीले के गर्नुहुन्छ अरे ओहो अनि के गर्नुहुन्छ तपाईँ सेकेन्ड इयरमा है ए भनेपछि अब कलेज जाने तयारीमा हुनुहुन्छ ल ठिकै छ जे होस् हाम्रो अमृतजीले धेरै माया गर्नुहुन्छ यसरी नै माया गरिराख्नु होला है त अनि आज अर्पण समर्पण मार्फत चाहिँ के कसो सम्झिन मन लाग्यो विशेष लागि धन्यवाद मेरो सोनु दाजुको लागि मेरो लागि हजुर हुन्छ अमृत आउनुभयो खुसी लाग्यो आउँदै गर्नु होला राम्रोसँग जानुहोस् है त ल नमस्कार अग्रजी हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खलाको हामी अन्त अन्तमा आइपुगिसकेछौँ राजले त्यस्तै इसारा गर्नुभएको छ अब भने कार्यक्रमबाट बिदा यति यतिन्जेलसम्म तपाईँले अर्पण समर्पणको श्रृङ्खलालाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र आज जो जो साथीहरू फोन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 भाँडा plastic and gift house and gift house शुभ विवाह व्रत व्रतबन्धमा आवश्यक पर्ने तामाका भाँडाहरू दैनिक क्रियाकलापमा प्रयोग हुने भाँडा बर्तनहरू विभिन्न प्रकारका गिफ्ट तथा फेन्सी आइटमका साथसाथै प्लास्टिकका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइने एक मात्र ठाउँ आरके भाँडा plastic and gift house R K भाँडा plastic and gift house Ratnanagar बकुल्लहर एक चितवन कर्मचारी पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रामकृष्ण नेउपाने सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे एघार बाइस सैतिस सत्तरी छाला तथा यौन रोगका बिरामीहरूलाई सुवर्ण अवसर रत्नगर अस्पताल प्राली टाढीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाग एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग आदि समस्या भएका बिरामीहरूको स्वास्थ्य परीक्षण यौन रोग सम्बन्धी शीघ्र यौन सन्तुष्टि नहुने घाउ हुने पोल्ने दुख्ने सेतो पानी बग्ने स्वप्न दोष गोनरिया भिरङ्गी आदि सम्बन्धी समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क रत्नगर अस्पताल प्राली रत्नगर दुई मेन रोड टाढी चोक चितवन फोन शून्य छपन्न पाँच साठी तिन सय एकचालिस पुनश प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार सुगरको बिरामीहरूलाई निशुल्क रक्त परीक्षण शिविर सञ्चालन भइरहेको पनि सहर्ष जानकारी गराउँदछौ के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका झ्याल ढोका साथै बैङ्क तथा अफिसका लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा रत्नगरकै पहिलो आल्मुनियम उद्योग ओम आल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस् आल्मुनियमका विशेषताहरू काठभन्दा सस्तो रङरोगन गर्न नपर्ने सफा गर्न सजिलो घाम पानीले नखाने खिया नलाग्ने नपसाङ्गिने हेर्दा आकर्षक देखिने सम्पर्क ओम आल्मुनियम उद्योग रत्नगर चार शीतल फोन शून्य छप्पन्न पाँच बैसठी आठ सय नौ मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छत्तिस प्रोपाइटर ओम सापकोटा वर्षाको लागि सम्पर्क न्यू मनोकामना लच्छा फोन शून्य छपन्न पाँच बयासी एक सय पन्चानब्बे आल्मुनियमको झ्यालडोका प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग पुऱ्याउ छोरीको बिहेको लागि सबै तयारी सकियो त बुढा बिहेको सबै तयारी चाहिँ भए बुढी कहनाका लागि चाहिँ अलि टेन्सन हुने भयो ल बुढा पनि दुनियाँका छोरीको बिहेमा गौरव सुनचाँदी पसलबाट सबै गहना ल्याइसके कहाँ छ त अनि यो गौरव सुनचाँदी पसल बुढी ल तिमीलाई थाहा छैन र बुढा रनपा दुई हाई स्कुल रोडमा वर्षौँ वर्षदेखि हाम्रै सेवामा समर्पित छ नि हजुर हामी कहाँ आधुनिक डिजाइनका आकर्षक सुनसादीका गरगहना पाइनुका साथै कम्प्युटराइज प्रविधिद्वारा सही नापतोलको व्यवस्था राशि अनुसारका पत्थरहरू पुराना गरगहनाबाट नयाँ गरगहना साटफेट गर्ने व्यवस्था साथै स्वदेशी तथा विदेशी कालीगरहरूद्वारा समयमा नै गरगहना तयार गरिन्छ विस्तृत जानकारीका लागि सम्पर्क गौरव सुनसादी पसल रत्नगर दुई हाई स्कुल रोड टाढी चितवन फोन शून्य छप्पन्न पाँच साठी दुई सय अडतिस मोबाइल अन्ठानब्बे चार पचास सडसठी शून्य तेत्तिस proprietor Deepak century Digpal century नेपालकै केन्द्रबिन्दु पर्यटकीय क्षेत्र चितवनमा सुविधा सम्पन्न होटल स्टार ब्याङ्कवेट विवाह होस् या कुनै पनि कार्य वा सरकारी गैर सरकारी संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न साइजका एक सयदेखि एक हजार भन्दा बढी क्षमताको छवटा सुविधायुक्त हलहरू साथै कमनदेखि स्विटसम्मको आवासको व्यवस्था सुन्दर गार्डनमा ककटेल पार्टीको मजा त छँदैछ साथमा आउटडोर सर्भिस पनि राजमार्गमै जोडिएको कम्पाउन्ड सहित सस्तो पार्किङ साथमा जङ्गल सफारी पनि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस होइन छोराको विवाह गर्नु थियो पञ्चे बाजा क्याटरिङ र टेन्ट सामग्री कहाँ खोज्ने होला हामीले पनि कार्यक्रम गर्ने भनेको स्टेजको व्यवस्था कहाँबाट गर्ने होला होइन तिमीहरू किन चिन्ता गर्छौ म्युजिकल ट्रेन एन्ड क्याटरिङ सर्भिसमा जाऊ न तिमीहरूको समस्या समाधान भइहाल्छ नि हजुर हामी कहाँ विवाह व्रतबन्ध सभा सेमिनार कार्यक्रम पार्टी आदिको लागि आकर्षक स्तरीय स्टेज पञ्चे बाजा हाफ क्याटरिङ फुल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 पाँच बैसठी एक सय त्रिसठी मोबाइल अन्ठानब्बे चार पचास तेइस शून्य एकसठी इन कोलाबोरेसन विथ रिस्ट academy Arpan time check Arpan time check Arpan time चेकको साथ